महत्तरी बरदिवास भन्दा केही पर हात्तीले भन्ने ठाउँमा मेरो दिदी भेनाको घरमा म गएको थिएँ केही समयको बसोबासपछि एउटै परिवारको सदस्य चाहिँ भइसकेको थिएँ म भने त्यहाँ दिदी भेनाजु फुपू र भेनाजुको बहिनी सोल्टिन मात्र थियो चैत महिना भएकोले मेरो घरतिर खासै कामको चटारो नहुने भएकोले म धेरै समय नै बस्ने गरी नै त्यहाँ गएको थिएँ भेनाजुको बहिनी को नाम थियो सुषमा इन्डियामा बिहे भएको थियो अरे मधेसीसँग गएको थिएँ गोसँग घरबाट निकाले दिएको रहेछ सुरु सुरुमा त राम्रैसँग बोलचाल हुन्थ्यो सोल्टी साइनोले बोलाउँथे मलाई र मैले पनि सोल्टी नै भनेर राम्रैसँगले बोलाउँथेँ राम्रैसँग बोलचाल हुन्थ्यो म एक्लै छुट्टै कोठामा सुत्ने गर्दथेँ एकसाथ मेरो कोठामा सुत्न सोल्टी नै आयो मैले खासै वास्ता गरिनँ म मोबाइल खेलेर बसेको थियो त्यो बेला भर्खर फ्री फायर आएको थियो म त्यही फ्री फायर खेलेर बसिरहेको थिएँ मैले वास्ता गरिनँ ऊ नुहाएर आएको थियो र ओछ्यान मिलाउने बाहनामा मेरो अनुहारमा कपालको पानी जानी जानी छर्किदियो मैले के गर्नु भएको सोल्टिनी भने तर सोल्टी सोल्टिनी पुगेन मुसुक्क हाँसेर गयो मैले के गरेँ होला यसले खोजे है क्या हो भनेर मन मन त सोचेँ तर त्यस्तो केही भनेन हाँसेर गयो भोलिपल्ट सुषमाले भने दाउरा खोज्न जानु पऱ्यो भने मिनाजुले मलाई पनि साथी गइदिनु है भनेर भन्नुभयो फुपूले पनि गइदिनु नानी अब यसले खोजिहाल्छ साथी चाहिँ गइदिनु न भन्नुभयो सबले भनेपछि म पनि गाह्रो नमानी गएँ हामीसँग के हामी बिचमा त्यस्तो केही भएको नि त्यही भएर गाह्रो पनि लागेन तराईको जङ्गल पाखा पखेरा नहुने त्यो रोपेको के भन्छ मसला कि भिस के भन्थ्यो त्यो अनि सिसोको रुखहरू रोपेको बिचमा चाहिँ यसो भनमारा झारीहरू हुन्थ्यो पनि त्यो सुकेको हाँगा झरेको चाहिँ हाँगा बटुल्नु पर्ने त्यही ल्याएर चाहिँ दाउरा बाँध्ने गर्थ्यो तर पनि जङ्गल त ठुलै थियो हाँगा बिगा खोज्दै जाँदा जाँदाखेरि उता जाउँ भन्दै लगिरहन्थ्यो सुषमाले यता अलिक पाउँदैन भनेर जाँदाखेरि चाहिँ घरिघरि सुषमा सोटिने चाहिँ मलाई अनुभवमा थियो घरि मेरो हात समात्थ्यो मलाई पनि अर्कै अर्कै फिलिङ चाहिँ थियो तर पनि मैले त्यस्तो केही होइन घरिघरि मलाई बोक्नु न भनेर पछाडिबाट झुन्डिन्थ्यो मलाई मनभित्र कता कता मजा लाग्नु थाल्यो साह्रै गरेपछि मैले पनि देब्रे हाल्दै च्याप पल्नालो हालेँ र सिसो मसला के के भनेको त्यो जङ्गलभित्रभित्र हिँड्दै गर्दा मेरो देब्रे हात अङ्गलोमा थियो र अति नै उसले पनि उसको स्थान चाहिँ मेरो जिउमै टाँसिने गरी अँगालो मार्नु थालेर चाहिँ म पनि के सुषमाको स्थानमा दाहिने हात लगेँ उसले केही पनि गरेन छोडिदिइरहेको थियो मैले सुषमाको स्थान चाहिँ मजाले खेलाउँदै मुसार्दै मसार्दै गयौँ धेरै समतल ठाउँमा धेरै पर पुगिसक्यौँ हामी धेरै पर पुगेपछि यताउता हेऱ्यौँ परबाट आएको गएको मान्छेहरू देख्थेँ तर कोही थिएन मैले यतै बसाउन भने सुसमा पनि बस्यो र म पनि बस्थेँ सानो त्यहाँ झाडी थियो त्यो गनाउने के भन्ने त्यो बाकु चाहिँ के भन्ने त्यो झाडी र त्यहीँ झाडीमा बसेर उसको स्थान चाहिँ बेस्ट सँग मैले खेलाएँ घरि निचोरेँ घरि मसारेँ धेरै बेर स्थान मसारेपछि मेरो लिङ्ग चाहिँ गुमल साप चाहिँ लिएर सही नसक्नु भइसकेको थियो र मैले उसको ब्राभित्रै हात लगाएर चाहिँ रन उसको दुईवटा स्थान चाहिँ खेलाएँ अनि यसो उसको अनुहारमा हेरेको उसको अनुहार त रातो पिरो भइसकेको थियो ओहो पक्का पनि अब चाहिँ पाइयो भनेर चाहिँ यही हो मौका भनेर मैले उसलाई बिस्तारै उताउनुको लागि चुर ठेलेको उसले त झन् हतार हतार सब बिछ्या र उत्तानो पर्दा सुत्यो मेरो पाल त्यही उत्तानो पर्व सुतेको माथि नै टुक्रुक बसेर ऊ त्यही मजाले फेरि पनि उसको दुईवटा स्थान चाहिँ खेलाएँ मसारी दिएँ अनि झन् मलाई सही नसक्नु भएपछि ऊ पनि अलिक स्वा स्वाँ गर्दै थियो मैले ढिलो नगरी उसको सुरल फुकाल दिएँ र रातो पेन्टी पनि फुकालिदिएँ र आफ्नो प्यान्ट खोलेर सुषमाको योनिमा र खुल्टिएर बसेको लिङ्ग स्वाममा छिरा सुषमालाई पनि आनन्द आइसकेर अँ गएर थियो र मैले ढिलो नगरी ब्याङ कि ट्याङ लिङ्ग छिरा सुषमा पनि अँ अँ गर्दै तलबाट चाहिँ फुत फुत उठाउन थाल्यो मलाई झन् जोस आयो मैले स्वाम कि फर्म लिङ्ग छिरेँ सुषमा चिम गरेर आ आ गर्दै मुन्टो घरि यता घरि उता फर्काउनु थाल्यो आगर भित्रभित्र कराएपछि मलाई पनि झन् जोस आयो र ड्याङ्की ड्याङ्ग्याङ्गा छिराइरह्यो केही छिनमै मेरो माल झर्न लाग्यो त्यो बेला चाहिँ सुषमाले भने झर्न आँटेको हो भित्र नझार्नु है मैले उसको कुरा मान्दै माल उसको तिग्राभरि झारिने उसले घिन्दै नलाइकन नमानी उठेर आफ्नो सलले पुज्यो हामी दुवैले कपडा लगायौँ केही छिन बसेपछि सुसमा फेरि पनि मसँग टाँसिन आयो मेरो माल झरेकोले मलाई वास्ता खासै वास्ता त लागेको थिएन तर सुसमा टाँसिएर उसको छाती मेरो दिब्रुकुमा दल्दै थियो मैले सोचेँ यसलाई पुगेनछ भनेर फेरि पनि उसको स्तन मन नलागि नलागी म सार्न थालेँ उसको कुर्ताभित्रै दुइटै हात छिराएर चाहिँ स्तन मसार्दा मसार्दा मसार्दा खेलाउँदा खेलाउँदा फेरि पनि लिङ्ग चाहिँ उठ्ला उठ्ला जस्तो भयो र स्तन मसारिरह खेलाइरह केही छिनमा लिङ्ग अलिअलि भयो नि उठ्न थाल्यो फेरि दोस्रो पटक उसलाई सुताएँ यस्तो धगेर फेरि पनि उतानु पऱ्यो र आफैले सुरुवाल खोलेर छिटो गर्नु भन्न थाल्यो मैले पनि पाइट खोलेर फेरि पनि आफ्नो लिङ्ग लगेर चाहिँ लम्ब छिटाएँ र मच्ची मच्ची चाहिँ हाने लिङ्ग छिराए लम् कि लम्प गरेर चाहिँ लिङ्ग छिराएर धेरै पछि लिङ्ग योनिमा घोटेपछि सुषमालाई पनि अलिक मजा आउनु थाल्यो सुषमा पनि जति बल गरेर छिरा त्यति नै गर्दै थियो र चाक उठाएर माथि माथि धकेल्दै थियो एकछिनपछि सुषमा गर्दै मलाई चप्पो समातेर चाहिँ जोड जोडले तलबाट चाक उठाउन मैले पनि जोड जोडले लिङ्ग छिराइदिएँ गर्दै थियो योनीले मेरो लिङ्ग च्याप्न थालेँ मैले पनि काम बेस नि धक्का मारेर होला नै उसलाई आनन्द आएछ र शिथिल भएर बेहोस् जस्तै आँखा चिम्लेर बस्यो मेरो माल झरेको थिएन दोस्रो पटक भएर होला म धेरै बेरसम्म ट्याङ्की ट्याङ हाने हल्लिरहेँ घरि दुध मसार्दै घरि खेलाउँदै घरि उसको घाँटीमा मही खाँदै ड्याङ्की ड्याङ हानिरहेँ धेरै हिब्बेर हानेपछि मैले उसको खातीमै माल झारिदिएँ सुषमा रिसाएन ठ्याक कहाँ यहाँ पो झारेछ भन्दै फेरि पुस्न थालेँ त्यसपछि साँझै पछि ऊ आउँथ्यो सोल्टीको मोबाइलमा फिल्म हेर्छु भन्दै मेरो कोठामा आउँथ्यो आमाले भेनाले पनि केही भन्दैन थियो अनि मोबाइल चाहिँ उता फिल्म चलाएर उता बजाइराख्यो यता चाहिँ म घरि घोप्टो पारेर घरि उत्तामा पारेर खुब फाने यो कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नु है